वा भन्न नसक्दा पनि आत्मग्लानीले हामीलाई पिरोल्छ कहिलेकाहीँ यस्तो बेलामा सही निर्णय गर्न सकेनौँ भने हाम्रो कोही गलत मानिससँग भावना साटासाट गर्ने हदसम्म हामी पुग्न सक्छौँ अथवा जसलाई मनको भावना सुनाउनु पर्ने हो जसलाई नसुनाएर अरूलाई नै मनको भावना सुनाउन पुग्न सक्छौँ यस्तो बानीले हामीलाई झन् पीडामाथि पीडा थप्न सक्छ त्यसैले आफ्नो मान्छेसँग दूरी बढे तापनि मनको कुरा आफ्नो मान्छेसँग नै सुनाउनु पर्छ हामी छोराछोरी हौँ भने कहिलेकाहीँ आमा बुबाले हाम्रो कुरा बुझ्दैनन् जस्तो लाग्न सक्छ तर हाम्रो समस्याको बारेमा आमा बुबालाई नै बताउनुपर्छ किनभने उनीहरूसँग नै हाम्रो समस्याको समाधान हुन्छ कहिलेकाहीँ जीवनसाथीसँग मनमुटाप हुँदा हामी अरूलाई नै मनको भावना सेयर गर्ने हदसम्म पुग्न सक्छौँ होला यदि त्यस्तो भयो भने हाम्रो वैवाहिक सम्बन्ध नै धरापमा पर्न सक्छ त्यसैले जीवनसाथीसँग जति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 तपाईँ रेडियो अनमोल नब्बे मेगाहर्च हेटौँडा मकवानपुरबाट र म छु तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्ममा अब भने ढिला नगरी राख्दैछु तपाईँकै सन्देशहरू पहिलो कमेन्ट हामीलाई गर्नुभएको हो युक्त प्रसाद श्रेष्ठजीले हाम्रो नियमित श्रोता पनि हुनुहुन्छ उहाँ र उहाँ लेख्नुहुन्छ रात्रिकालीन नमस्कार आराम हुनुहुन्छ भन्नुभएको छ आरामै छु तपाईँलाई कस्तो छ होला युक्तजी लेख्नुहुन्छ म कोहलपुर बाँकेबाट युक्त प्रसाद श्रेष्ठ कार्यक्रम मार्फत सम्झनु पर्दा जीवन सङ्गिनी हिरा श्रेष्ठ अनि बहिनीहरू भूमिका राई तामाङ त्यसै गरी फुच्ची सरु लामा दर्पण देविका इङ्ग्लेसियस रे इङ्ग्लेसियस त्यसै गरी राई अनिता प्रियसी पार्वती मगर लजालु स्मृति लिम्बू काली कमला पनेम लिम्बू कविता मगर हिमा राई कोपिला चामलिङ राई शीतल लामा जुनिला राई जुनु श्रेष्ठ रिता राई रुदन त्यसै गरी अनलकी सरिता अरुण नदी खत्री मिना श्रेष्ठ मिडिया प्रेमी लगायत थुप्रै साथीहरूको नाम लेख्नुभएको छ यहाँ मैले यति मात्र स्क्रिनसट गर्न सकेँ लामो भएकोले युक्त प्रसादजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी हाम्रो अर्को नियमित श्रोताको कमेन्ट यतिखेर म पाइरहेको छु उहाँ हुनुहुन्छ लक्ष्मण मगरजी र लक्ष्मणजी लेख्नुहुन्छ नमस्कार हजुर रात्रिकालीन अभिवादन के छ खबर भन्नुभएको छ म एकदम ठिक छु लक्ष्मणजीलाई कस्तो छ उहाँ लेख्नुहुन्छ म तिनझुरे मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाखरीबास दुई सान्नी धनकुटा हाल मलेसियाबाट भन्नुभएको छ मलेसियाबाट हामीलाई धेरै साथीहरूले सम्झिरहनुहुन्छ देशभन्दा बाहिर रहेर पनि हामीलाई माया गरिदिनु भएकोमा लक्ष्मणजी तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छु लेख्नुहुन्छ मेरो घर परिवारमा मिठो सम्झना र साथमा मेरा साथीहरू गीता मगर देव बास्कोटा त्यसै गरी अनिता भण्डारी रिता राई रोदन माया माया सुस्मिता राई भूमिका राई तामाङ मगरनी मेनुका कमल बरुवाल त्यसै गरी कमल श्रेष्ठ स्विट लभ पुष्पा चौधरी प्रतीक्षा थापा कल्पना राई जेविका खुङछा कमल श्रेष्ठ टिकाराम सुनवार माया राई लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ लक्ष्मणजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ विगत केही समयदेखि उहाँको पनि म्यासेज नियमित आइरहेको छ उहाँ हुनुहुन्छ थिङ रोहन लामा र उहाँको वास्तविक नाम देन्जन थिङ पनि रहेको छ र उहाँ हेटौँडा पन्ध्र रातोमाटे दमार टोलबाट हुनुहुन्छ र लेख्नुहुन्छ अगाडि लासो फ्याफुल्ला दर्शन नमस्ते भन्नुभएको छ फ्याफुल्ला तपाईँलाई पनि उहाँ लेख्नुहुन्छ म देन्जन थिङ रातो माटे पन्ध्र दमार टोलबाट दादा हजुर यो रात्रिकालीनको प्रहरमा सम्पूर्णलाई सुस्वास्थ्यको कामनाको साथै मेरो मनको सानो भावना राख्न चाहन्छु भन्नुभएको छ धन्यवाद छ तपाईँ पनि स्वस्थ रहनुहोला र उहाँ अगाडि लेख्नुहुन्छ जिन्दगीका परिभाषा बदल्न त आफ्ना परिवेशहरू अनि आफ्ना विचारहरू आफ्ना भाग्यका रेखा आफैले बदल्न पर्दो रहेछ निकै नै गम्भीर कुरा लेख्नुभएछ मैले अलि मिलाएन कि फेरि एकचोटि पढ्छु जिन्दगीका परिभाषा बदल्न त आफ्ना परिवेशहरू अनि आफ्नो विचारहरू आफ्नो भाग्यका रेखाहरू आफैले बदल्नु पर्दो रहेछ आकाश चिथोरेर बदल्ने मेरा रहरहरू मन निचोरेर आफैबाट निकाल्ने मेरा रहरहरू तनाव र छटपटीमा सम्झनामा पुराना कुराहरू पहिलाएर केस्रा केस्रामा उखल्ने मेरा जिन्दगीका तिनै रहरहरू र रहरहरूबाट कहिलेकाहीँ पृथक बनेर कतै टाढा पुग्ने रहरहरू पुराना ती दुःख सुखहरू कहाँ भुल्न सकिँदो रहेछ र दादा हजुर मैले सम्झनु पर्दा मेरो हिरो मेरो बाबा छोरी रोसिका थिङ छोरा रियाङ्स थिङ जीवनसङ्गिनी सबिना थिङ लगायत मलाई चिन्ने र नचिन्ने सबैलाई अनि दादा हजुरलाई पनि good night sweet dreams all of you भन्नुभएको छ धेरै धेरै धन्यवाद छ देन्जनजी तपाईँको यो मिठो सन्देशको लागि यो रोमनमा भएकोले मैले सरर पढ्न अलिक गाह्रो भयो होला त्यसैले कतै बिग्रेको छ भने माफ गरिदिनुहोस् अनि तपाईँका भावनाहरू साँच्चै नै जीवनसँग सम्बन्धित हुन्छन् हामीले मुटुदेखि मुटुसम्म तपाईँबाट चाहेका भावनाहरू पनि यस्तै हुन् जीवनका विषयमा प्रेमका विषयमा तपाईँका व्यक्तिगत भोगाइहरूलाई पनि कार्यक्रममा हामी स्थान दिन चाहन्छौँ साँच्चै कहिलेकाहीँ जिन्दगी जिइरहँदा धन्जनजीले भन्नुभएको जस्तै कतिपय कुराहरू परिवर्तन गर्न सकिँदैन जस्तो लाग्छ साँच्चै नै कतिपय कुराहरूलाई हामी चाहेर पनि परिवर्तन गर्न सक्दैनौँ तर हामी खुसी भएर भने बाँच्न सक्छौँ त्यसका लागि हामीले आफ्नो जीवनलाई सरल बनाउनु पर्छ अनि हाम्रो क्षमताभन्दा बढी गर्न खोज्ने हाम्रो जुन स्वाभाविक कुराहरू छ हामी स्वभावैले हामी स्वभावैले हाम्रो क्षमताभन्दा बढी गर्न चाहन्छौँ मानिसहरू यदि हामीले त्यस्तो गर्न छोड्यौँ भने र हामीले वास्तविक रूपमा हाम्रो जीवनको लक्ष्य के हो हाम्रो जीवनको उद्देश्य के हो त्यो कुरालाई राम्ररी बुझ्न सक्यौँ भने अवश्य पनि हामी खुसी भएर अगाडि बढ्न सक्छौँ अनि जीवनका आवश्यकताहरूमा विभिन्न आवश्यकताहरू छन् शारीरिक आध्यात्मिक यी आवश्यकताहरू पनि पुरा गर्न सक्यौँ भने वास्तवमा हामी खुसी भएर बाँच्न सक्छौँ धेरै धन्यवाद छ देन्जनजी तपाईँको यो कमेन्टको लागि अनि जीवनको भोगाई सम्बन्धी भावनाको लागि आगामी दिनमा पनि तपाईँको यस्तै भावनाको हामी अपेक्षा गर्छौँ Shoo का है ये तुमको इंतजार मैं हूं ना देख लो इधर तो एक बार मैं हूं ना किसका है ये तुमको इंतजार मैं हूं ना देख लो इधर तो एक बार मैं हूं ना खामोश क्यों हो जो भी कहना है कहो दिल चाहे जितना प्यार उतना मांग लो हो तुमको मिलेगा उतना प्यार मैं हूं ना किसका है ये तुमको इंतजार मैं हूं ना देख लो इधर तो एक बार मैं हूं ना कभी जो तुम सोचो कि तुम ये देखो अरे कितना मुझको तुमसे प्यार है तो चुप मत रहना ये मुझसे कहना अरे कोई क्या ऐसा भी यार है दिल ही नहीं रे जान भी रे जो तुम्हें दिल ही नहीं दे जान भी दे जो तुम्हें हो तो मैं कहूँगा सरकार मैं हूँ ना किसका है ये तुमको इंतजार मैं हूँ ना देख लो इधर तो एक बार से कहो कोई पल हो दिन हो या हो रात मुझसे कहो कोई मुश्किल कोई परेशानी आए तुम्हें लगे कुछ ठीक नहीं हालात मुझसे कहो कोई हो तमन्ना या हो कोई आरज़ू कोई हो तमन्ना या हो कोई आरज़ू हो रहना कभी ना बेकरार मैं हूँ ना किसका है ये तुमको इंतजार मैं हूँ ना देख लो इधर तो एक बार मैं हूँ ना खामोश क्यों हो जो भी कहना है कहो दिल चाहे जितना प्यार उतना मांग लो हो तुमको मिलेगा उतना प्यार मैं हूं ना किसका है ये तुमको इंतजार मैं हूं ना देख लो किधर तो एक बार मैं हूं ना यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेगाहर्च हेटौँडा मकुवानपुरबाट र तपाईँले यो कार्यक्रम W W W dot radio Anmol dot com र हाम्रो पात्र मोबाइल एपबाट पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ र म छु कार्यक्रमको प्रस्तुता तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्म विगत केही वर्षदेखि हामीले सञ्चालन गर्दै आएका छौँ वास्तवमा भन्नुपर्दा यो कार्यक्रम सुरुवातमा अरू रेडियोहरूबाट पनि तपाईँले सुनिरहनु भएको थियो र अहिले चाहिँ तपाईँले रेडियो अनमोलबाट मात्रै सुन्न सक्नुहुन्छ अनि कार्यक्रममा हामी जीवन र प्रेमका कुराहरू गर्छौँ हामी जिन्दगीमा अहिले झन्झनै एकदम समस्याग्रस्त समयमा बाँचिरहेका छौँ हामीहरू हाम्रो अहिले आर्थिक मन्दी छ समस्या अझै बढ्दैछ हामी एकदमै धेरै दुःख गरेर थोरै मात्र कमाइ गर्न सक्ने समयमा छ वास्तवमा हाम्रा जीवनका कुराहरू अहिले लथालिङ्ग भएको जस्तै महसुस हुनसक्छ तर हामी एकअर्कालाई साथ दिँदै एकअर्कालाई माया गर्दै अगाडि बढ्यौँ भने यस्ता चुनौतीहरू अवश्य पनि पार गर्न सक्छौँ त्यसैले पारिवारिक एकता हुनुपर्छ भनेर म कार्यक्रम मुटुदेखि मुटुसम्ममा प्राय भनिरहेको हुन्छु केही समय अगाडि मात्र पढेको थिएँ नेपालमा अहिले यो सम्बन्ध विच्छेद गर्ने दर एकदमै बढ्दै गएको छ अनि नेपालमा मात्र होइन यो विश्वमा नै यस्तै हो अहिले संसारबाट नैतिकता हराउँदै गइरहेको छ हुन त कहिलेकाहीँ यस्तो पीडा सहेर बस्नुभन्दा सम्बन्ध विच्छेद गर्नु राम्रो हो यसमा नैतिकताको कुरै आउँदैन भन्ने कुराहरू पनि उठ्छन् हो मानिसहरूले आफ्नो आफ्नो विचार राख्छन् तर मानिसको जीवनको लागि के सही हो के गलत हो भन्ने कुरा चाहिँ हामी व्यक्ति व्यक्तिले निर्णय गर्नुपर्छ साँच्चै नै हामी श्रीमान श्रीमती यदि मिलेर बस्न सक्यौँ भने हाम्रो परिवार निकै बलियो हुन्छ अनि हामी नैतिक रूपमा पनि स्वच्छ रहन सक्छौँ नि होइन र तपाईँलाई कस्तो लाग्छ साँच्चै नै हामी एकअर्कालाई बुझ्ने हरसम्भव प्रयास गर्न चाहन्छौँ हाम्रा सम्बन्धहरूलाई जुनसुकै कुराले पनि टुट्न सक्ने हदसम्म हामी पुग्न चाहँदैनौँ हामी नम्र हुन्छौँ एकअर्कालाई आदर गर्छौँ एकअर्कालाई प्रेम गर्छौँ अनि एकअर्काका कमजोरीहरूलाई हामी सहन पनि सक्छौँ हो हामी इन्पर्फेक्ट छौँ पर्फेक्ट छैनौँ भनेर म कार्यक्रमबाट बारम्बार भनिरहेको हुन्छु अनि यो हामी सबैलाई थाहा भएकै कुरा हो हामी त्रुटिरहित छैनौँ हामी त्रुटिपूर्ण छौँ हामीबाट गल्ती भइहाल्छ तर एकअर्कालाई क्षमा दिने एकअर्काका कमजोरीहरूलाई सहने अनि एकअर्काका कमजोरीहरूलाई प्रेमले ढाक्ने गऱ्यौँ भने यस्ता सम्बन्ध विच्छेदका घटनाहरू एकदमै घट्दै जानेछन् हुन त हो अहिलेको समयमा हामी घटेको आशा गर्न सक्दैनौँ तर हामी आफैले आफ्नो सम्बन्ध जोगाउने प्रयास चाहिँ गर्न सक्छौँ त्यसको लागि एकअर्का प्रेम विश्वास रहनु जरुरी छ अनि केही सिद्धान्तहरूले पनि हामीलाई मद्दत दिन्छ यतिखेर भने फेरि तपाईँको सन्देश राख्नुभन्दा अगाडि तपाईँलाई यो कार्यक्रममा कसरी सहभागिता जनाउने भनेर फेरि एकपटक भन्न चाहन्छु त्यसको लागि चाहिँ तपाईँले फेसबुकमा रेडियो अनमोल भनेर सर्च गर्नुहोस् र त्यहाँ हाम्रो मुटुदेखि मुटुसम्मको लागि पोस्ट गरेको छ त्यो पोस्टको मुनि कमेन्ट गर्न सक्नुहुन्छ वा सिधै म्यासेज पनि पठाउन सक्नुहुन्छ अथवा तपाईँले हाम्रो अफिसियल फेसबुक पेज सबै सौगात टाइप गरेर खोज्नुहोस् त्यहाँ पनि हामीले मुठुदेखि मुठुसम्मको लागि पोस्ट गरेका छौँ त्यो पोस्टको मुनि कमेन्ट गरेर वा म्यासेज गरेर हामीलाई तपाईँले आफ्नो सन्देश पठाउन सक्नुहुन्छ र तपाईँले पठाउनुभएका सन्देशहरूलाई म आउँदो साताको कार्यक्रममा स्थान दिनेछु किनभने आज चाहिँ म तपाईँले गत साता गर्नुभएका सन्देशहरूलाई पठाउनुभएका सन्देशहरूलाई राखिरहेको हुन्छु हो भने फेरि ढिला नगरी तपाईँकै सन्देश राख्न चाहन्छु यो सन्देश पठाउनु भएको छ रामलाल सुमनजीले रात्रिकालीन दर्शन हजुर म पनि सुन्दैछु मलेसियाबाट भन्नुभएको छ मलेसियादेखि सम्झनु भएकोमा रामलालजीलाई धेरै धन्यवाद छ र उहाँ लेख्नुहुन्छ के लेख्नु भएको छ म हेर्दैछु रामलालजी लेख्नुहुन्छ रात्रिकालीन दर्शन हजुर म पनि सुन्दैछु मलेसियाबाट रामलाल सुमन कार्यक्रम मार्फत रात्रिकालीन सन्देश राख्नुपर्दा साथीहरू अप्सरा दहाल भट्टराई सोमिला शेर्पा जमिनदार बाको इमान्दार छोरो लक्ष्मी पौडेल त्यसै गरी इलामेली पूजा योङहाङ सफल पौडेल खत्री मिडियाप्रेमी निर्मला बनेम मिडियाप्रेमी नतासा लिम्बू पवित्र तामाङ पवित्र तामाङ बुद्धवीर तामाङ त्यसै गरी घायल अभिरमान सुनवार लालु आले मगर पवित्र पराजुली प्रियसा वर्मा त्यसै गरी मगर्नी मनिषा थापा पवित्र तामाङ वर्मा लक्ष्मी कमल श्रेष्ठ लगायतका थुप्रै साथीको नाम लेख्नुभएको छ रामलालजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ पूजा योङहाङजीले हाम्रो नियमित श्रोता हुनुहुन्छ र उहाँ लेख्नुहुन्छ दर्शन नमस्ते सयपत्री मिडिया ग्रुपको मेम्बर पूजा योङहाङ माङ्सेबुङ गाउँपालिका दुई इलाम घर भई हाल झापाबाट भन्नुभएको छ रात्रिकालीन सन्देश राख्नुपर्दा साथीहरू एमपी विवश लिम्बू त्यसै गरी साजन योङहाङ लिम्बू वेदराज विष्ट कान्छा रामलाल सुमन विनोद लजालु सुमन गुरुङ पूर्वेली आकाश राई प्रेम भण्डारी बुद्धवीर तामाङ जगत कोवि राई मिसिङ रेवत विजय पौडेल लगायत मेरो नाम र आवाजसँग परिचित सम्पूर्णलाई गुड नाइट मिठो सपनीको कामना ओके बबाई भन्नुभएको छ पूजा योङहाङजीलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी हाम्रो नियमित श्रोता हुनुहुन्छ जो एकदमै छोटो कमेन्ट गर्नुहुन्छ र हामीलाई सम्झिरहनुहुन्छ उहाँ हुनुहुन्छ सफिरा सिर्जना सुनवारजी र उहाँ लेख्नुहुन्छ हाई नमस्ते भन्नुभएको छ नमस्ते सिर्जनाजी तपाईँको कमेन्ट पढिरहन पाउँदा खुसी लाग्छ र उहाँ अगाडि लेख्नुहुन्छ miss you good night all भन्नुभएको छ सफिरा सिर्जना सुनवारजीलाई धेरै धेरै धन्यवाद छ यो सन्देशको लागि त्यसै गरी अर्को सन्देश पठाउनु भएको छ उहाँ पनि हाम्रो नियमित श्रोता हुनुहुन्छ टाइटल ट्रेक विजय राईजी र उहाँ लेख्नुहुन्छ रात्रिकालीन सेवा है भन्नुभएको छ सेवारो <laughs> विजयजी उहाँ लेख्नुहुन्छ म त हुने भोजपुरी ठिटो title track Vijay Rai Vivash from Bhojpur हाल चाहिँ साउदीबाट आजको मेरो मुटुदेखि मुटुसम्म प्रिय प्रिया राई रोय लेख्नुभएको छ प्रिया राई होला सायद त्यसै गरी काली आइकम याखा त्यसै गरी जेविका खुङ्छा बसन्ता राई त्यसै गरी करुणा शङ्कर माइली त्यसै गरी बिजिल बिजिल सुनि सहयात्री सृष्टि बान्तवा राईनी राजकला त्यसै गरी नम्रता राई सोनु राई जमुना वातपाङ राई नानु सरगम भोजपुरे त्यसै गरी स्वर्णिमा राई त्यस गरी निश्चल निश्चल निङ्लेकु निङ्लेकु लेख्नुभएको छ काली शर्मिला चौलगाई लगायतका थुप्रै साथीहरूको नाम लेख्नुभएको छ टाइटल ट्रेक विजय राईजीलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ बाकी रहना मुझे नींद आए जो आखिरी तुम ख्वाबों में आते रहना बस इतना है तुमसे कहना बस इतना है तुमसे कहना बस इतना है तुम से कहना बस इतना है तुमसे कहना मैं रहूं या ना रहूं तुम मुझ में कहीं बाकी रहना को सदा है समझ लेना किरणों में मैं हूँ किसी रोज बारिश जो आए समझ लेना बूंदों में मैं हूँ सुबह धूप तुमको सदा है समझ लेना किरणों में मैं कुछ कहूँ या ना कहूँ तुम मुझको सदा सुनते रहना बस इतना है तुम से कहना बस इतना है तुम से कहना बस इतना है तुम मुझसे कहना बस इतना है तुमसे कहना लौटा हुआ मैं गुजर जाऊंगा तुम कुछ के अगर मन हो तो रोक लेना ठहर जाऊंगा इन लबों पे हवाओं में लिपटा हुआ मैं गुजर जाऊंगा तुमको कुछ के अगर मन हो तो रोक लेना ठहर जाऊंगा इन लबों पे मैं देखूं या ना देखूं तुम मुझको महसूस करना बस इतना से कहना बस इतना है तुम से कहना बस इतना है तुम से कहना बस इतना है तुम से कहना मैं रहूं या ना रहूं तुम मुझ में कहीं बाकी रहना सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे megahertz W W W dot radio Anmol dot com र हाम्रो पात्र मोबाइल एपबाट र म छु तपाईँकै मनभित्रको साथी चन्द्र र आज चाहिँ मैले तपाईँले गत साता पठाउनुभएका कमेन्टहरू सन्देशहरूलाई मैले कार्यक्रम कार्यक्रममा स्थान दिइसकेको छु र तपाईँले आज पठाउनुभएका कमेन्टहरूलाई चाहिँ म आउँदो साताको कार्यक्रममा स्थान दिनेछु र कार्यक्रममा कसरी सहभागिता जनाउने तपाईँलाई थाहा छ यदि थाहा छैन भने फेसबुकमा गएर रेडियो अनमोल अथवा सबै सौगात हाम्रो अफिसियल फेसबुक पेज खोज्नुहोस् त्यहाँ हामीले मुटुदेखि मुटुसम्मको लागि पोस्ट गरेका छौँ त्यो पोस्टको मुनि कमेन्ट गर्न वा सिधै म्यासेजमा गरेर तपाईँले सन्देश पठाउन सक्नुहुन्छ र अब भने म तपाईँको लागि एउटा मुटुदेखि मुटुसम्मको एउटा अडियो सिरिज म बनाउने गर्थेँ तपाईँले सायद युट्युबमा हेर्नुभएको सुन्नुभएको पनि छ होला युट्युबमा तपाईँले मुटुदेखि मुटुसम्म episode one two three four five six जति पनि टाइप गर्नुभयो भने यो सिरिजलाई युट्युबबाट पनि सुन्न हेर्न सक्नुहुन्छ र आज मैले त्यो सिरिजमध्ये एउटा मुटुदेखि मुटुसम्मको एपिसोड छबाट जीवन र मृत्युसँग सम्बन्धित एउटा यो भावना थियो त्यो भावना तपाईँले युट्युबमा पनि हेर्न र सुन्न सक्नुहुन्छ तर आज तपाईँ रेडियो सुनेर बस्नुभएका साथीहरूको लागि पनि यो राख्दैछु हामी जन्मिँदा हृदय र चिच्याउँदै जन्मन्छौँ सायद हामीले सृष्टिको सुन्दर पृथ्वीमा पहिलोपटक मुख उघार्दा जानेको भनेको नै रुन होला हामी रुँदै जन्मिए पनि हाम्रा आमा बुबा अनि आफन्तहरूको मुहारमा खुसीका तरङ्गहरू तरङ्गित हुन्छन् त्यसबेला रुँदै गरेको सानो शिशुलाई काखमा लिँदा सायद आमा बुवाको आनन्दको कुनै सीमा रहँदैन एकातिर पहिलोपटक रुन सिकेको शिशु र अर्कोतिर शिशुको आगमनले गदगद भएको उनको आमा बुवा बिचमा एउटा सुन्दर जीवनको सुरुवात हुन्छ सृष्टिको अद्भुत कला अनि सृष्टिकर्ताको महान प्रेमको सुन्दर दृश्य देखिन्छ त्यो बेला सृष्टिकर्ताले भरिदिएको अद्भुत शारीरिक क्षमता आमाको स्नेह र बुबाको सुरक्षा कवच पहिरिएर एउटा शिशु बिस्तारै हुर्कन थाल्छ हिजो रुन मात्र जानेको उसको आवाजले अब बिस्तारै हाँस्न सिक्छ हिजो रुवाई मात्र देखिने उसको मुहारमा अब बिस्तारै बालसुलभ मुस्कानहरू देखिन थाल्छन् उसका चञ्चल नयनहरूले निहाल्न थाल्छन् बिहानीको उज्यालो र रातको अन्धकार सृष्टिकर्ताको अद्भुत कलाहरू निहाल्दै ऊ बिस्तारै ठुलो हुँदै जान्छ उसका आँखाहरूले आकाशमा स्वतन्त्र उडेका पन्छीहरूको आनन्द निहाल्छ निलो आकाश र झलमल्ल तारामण्डल देखेर ऊ खुसीले पुलक्कित हुन्छ डाँडा काँडाको हरियाली चराको चिरबेर उफ्रदै कुदेका मृगका बथानहरू देखेर ऊ मक्ख पर्छ कलकल बग्ने पानीसँगै मितेरी लाएर उसले खेतबारीमा हात गोडा चलाउन सिक्छ अनि दिमागको प्रयोग गरेर ऊ नयाँ नयाँ कुरा सिक्नमा हुन्छ आमा बुवाको हातसम्म मात्रै हिँड्न जानेको उसले बिस्तारै आफै हिँड्न सिक्छ आफै मित्र छान्न सिक्छ अनि आफै जीवनसाथी रोज्न पनि सिक्छ जीवनको चरणहरू पार गर्दै जाँदा उसले आफ्नो स्वतन्त्रता खोसिँदै गएको महसुस गर्न थाल्छ सुनामीले उडाएको छालभन्दा पनि तीव्र गतिमा कुदिरहेको समाजसँगै उसलाई पनि कुद्न बाध्य बनाइन्छ मान्छे हुनुको परिचयलाई भुलेर उसले अब आफ्नो परिचयलाई डाक्टर इन्जिनियर राजनेता प्रहरी पत्रकार ग्रिन कार्ड अनि पैसामा खोज्नुपर्ने हुन्छ आमा बुवाको हात समातेर नरम छालाले पृथ्वीको घाँसको स्पर्श महसुस गर्दै टेक्न सिकेको उसका पाइलाहरूले अब हिँड्न रहर गरे तापनि हिँड्न सक्दैन किनकि समाजले उसलाई हिँड्न दिँदैन पहिला बाइक अनि पछि कारमा उसको खुट्टा अडिएमा मात्र उसको परिचय कायम रहन्छ नत्र त उसको मान्छे हुनुको परिचय नै घुमे जस्तो हुन्छ यी सबै कुरा केवल आडम्बर मात्र हुन् मानव हुनुको अवसान मात्र हो भनेर पनि उसले बुझ्छ तर ऊ समाजसँग यति डराउँछ कि समाजलाई पक्रेर राख्न खोज्दा खोज्दै उसले जीवनको वास्तविकता मानिस हुनुको वास्तविकतालाई गुमाउँदै जान्छ मनभित्र भएको वास्तविक जीवनलाई अर्थ्याउने आध्यात्मिक आवश्यकतालाई मानव दर्शन र भौतिकवादको तराजुमा तौलिँदै हिँड्दा उसले वास्तविक आनन्दको मूल स्रोत भेट्टाउनै सक्दैन सांसारिक ज्ञानका अनेकौँ बोझले उसलाई बिस्तारै थिच्दै लान्छ तर जे आफूमा छ त्यसलाई उसले कसरी भुल्न सक्छ र जतिसुकै भौतिकवादी जतिसुकै सम्पूर्णता वा जतिसुकै दरिद्रता भए पनि उसले वास्तविक जीवनको चाहना गरिरहन्छ जतिसुकै पीडामा भए तापनि उसले आनन्दको चाह गरिरहन्छ जतिसुकै घृणा र तिरस्कार सहे तापनि उसले अटुल प्रेमको चाहना गरिरहन्छ तर उसले त्यसको वास्तविक मूल्य भेटाउन निकै सङ्घर्ष गर्नुपर्ने हुन्छ किनकि जबसम्म उसले शारीरिक चाह गरिरहन्छ तबसम्म उसले वास्तविकतालाई मनको कुनामा तालचा लगाएर थुनिरहन्छ ऊ आफ्नै शारीरिक बलमा भर पर्छ आफ्नै बुद्धिमा भर पर्छ आफू अग्रसर भएर समाज बदल्न खोज्छ आफूलाई सक्षम छु भनेर घमण्ड जन्माउन थाल्छ तर जबसम्म नम्र हुँदैन तबसम्म उसले चाहेको आनन्द र प्रेमलाई उसले कसरी प्राप्त गर्न सक्छ जबसम्म उसले आज्ञाकारिता सिक्दैन तबसम्म उसले कसरी अरूको डोराई महसुस गर्न सिक्छ जबसम्म उसले सबै कुराको आशा गर्न सिक्दैन तबसम्म कसरी विश्वासमा बाँच्न सिक्छ तर मानिस भ्रममा बाँचिरहन्छ ऊ जीवनलाई बचाउने अथक प्रयास गरिरहन्छ तर जीवनको डोरी उसको हातबाट झन् झन फुस्किँदै जान्छ अन्तत उसको जीवनलाई मृत्युले आफूतिर तान्दै लग्न थाल्छ मानिस सदैव बाँच्न चाहन्छ उसले बाँच्ने अनेक प्रयास गर्छ तर ऊ जसरी भए पनि मृत्युको नजिक पुग्छ उसले जीवनलाई विभिन्न धार्मिक ग्रन्थहरूमा खोज्छ मानवीय दर्शनहरूमा खोज्छ तर जसले जीवन दियो उसम्म पुग्न उसले कदम चाल्न हिचकिचाउँछ पाइला चालिहाल्न थाल्यो भने पनि उसको पाइलाहरू डगमगाउँछन् क्रोध आवेग घमण्डले उसलाई बाँधेर राख्छ अनन्त जीवन बाँच्ने इच्छा मनमा भए तापनि उछिणिक जीवनमै त्यो आनन्दको महसुस गर्न खोज्छ तर जुन आनन्द फुलले दिन्छ त्यो आनन्द काँडाले दिन सक्दैन जुन कुरा प्रेमबाट मात्र पाउन सकिन्छ त्यसलाई अन्य कुराबाट कसरी हासिल गर्न सकिन्छ र जीवनको अन्तिमतिर ऊ रहन भुल्नमा पर्छ आखिर मेरो मनमा सधैँ बाँच्ने इच्छा छ भने म किन मर्दैछु यदि मलाई घृणा युद्ध अपराध मन पर्दैन भने यी कुराहरू संसारमा किन छन् यदि मलाई अन्याय मन पर्दैन भने संसारमा किन अन्याय छ यदि एक दिन मरेरै जानुपर्ने भए मेरो परिवार र मेरो जीवनको के अर्थ यस्ता अनुत्तरित प्रश्नहरूसँगै उसको जीवनको अन्त्य हुन सक्छ माटोबाट पाएको जीवन माटोमै मिलेर जान्छ ऊ बिस्तारै मानिसहरूको स्मृतिहरूबाट बिलाउँदै जान्छ उसका कामहरू पनि बिस्तारै मानिसहरूले बिर्सदै जान्छन् आखिरमा एक दिन उसको अस्तित्व समाप्त हुन्छ जीवन छैन भने केही पनि छैन मृत्यु नै वास्तविकता हो भने यति धेरै प्रेम परिवार आनन्दको आशा र अनन्त जीवनको आशा केही पनि बाँकी रहँदैन मृत्यु जीवनको उल्टो हो त्यसैले यदि जीवन छैन भने बाँकी के रहेर वास्तविक जीवनको खोजी गर्न आफैलाई निहालेर हेरौँ हामी बनेको संरचना हाम्रो शरीरका प्रत्येक अङ्गहरूको अद्भुत क्षमतालाई विचार गरौँ प्रकृतिलाई विचार गरौँ सृष्टिलाई विचार गरौँ संसारकै उत्कृष्ट प्राणी मुस्किलले असी वर्ष बाँचिरहँदा यी आकाशहरू किन अझै जस्ताको त्यस्तै छन् मानिसहरूले फैलाएको अनेकौँ दुर्गन्धका बावजुद पनि किन पृथ्वी अझै उस्तै छ एक भागको पनि जिरो दशमलव जिरो एक प्रतिशत मात्र प्रयोग भएर बाँकी बसेको मानिसको उनान्सै भागभन्दा बढी दिमागको औचित्य के छ हाम्रो मनमा सधैँ बाँच्ने इच्छा किन छ हामी किन नराम्रो कुराको चाह गर्दैनौँ हामी किन आनन्दित भएर बाँच्न चाहन्छौँ भौतिकवादलाई नै जीवन मान्नेहरू पनि किन केही अज्ञात सत्य छ भनेर विश्वास गर्छन् जहाँ विज्ञानको अन्त हुन्छ त्यहाँ एउटा रहस्यको सुरुवात हुन्छ भनेर किन मानिसहरू विश्वास गर्छन् यति धेरै ग्यालेक्सी तारा र प्रकाशका स्रोतहरूको राज के हो यी सबै प्रश्नहरूलाई विचार गऱ्यौँ भने हामीले अवश्य पनि जीवनको वास्तविकतालाई नजिकबाट निहाल्ने लालासा गर्नेछौँ किनकि यदि सधैँ बाँच्ने आशा हाम्रो मनमा छ भने अनन्त जीवन पनि सम्भव छ यदि हामी सधैँ आनन्दित भएर बाँच्न चाहन्छौँ भने आनन्दित जीवन पनि सम्भव छ यदि आशा छ भने त्यसको वास्तविक पूर्ति पनि अवश्य छ बस हामीमा खोज्ने तीव्र इच्छा हुनुपर्छ यदि तपाईँमा पनि यस्तै प्रश्नहरू छन् भने कमेन्टमा लेख्नुहोस् आउनुहोस् हाम्रा मनका कुराहरू साझा गरौँ आशाका कुराहरू गरौँ जीवनको वास्तविकता खोजौँ अनि एकअर्कालाई सहयोग गरौँ अनि जीवनको आशालाई बाँड्दै पुऱ्याउँ हरेक आशावादीहरूको मुठुदेखि मुठुसम्म आदरणीय श्रोताबिन्द आज कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँका केही सन्देशहरू राख्यौँ र केही माया प्रेमका कुराहरू पनि गऱ्यौँ अनि तपाईँलाई मैले मुटुदेखि मुटुसम्मको एउटा अडियो सिरिज पनि सुनाएँ जुन तपाईँले युट्युबमा पोडकास्टका रूपमा अथवा अडियो भिडियो फर्मेटमा पनि हेर्न र सुन्न सक्नुहुन्छ तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव दिन नभुल्नुहोला सल्लाह सुझावका लागि रेडियो अनमोल नब्बे मेगाहर्ज हेटौँडा चार खोपे गल्ली मकुवानपुर वा हाम्रो फोन नम्बर शून्य सन्ताउन्न पाँच पच्चिस दुई सय छैसठीमा थप जानकारी दिन र लिन सक्नुहुनेछ साथै हाम्रो अफिसियल फेसबुक पेज सबै सौगातलाई लाइक गरेर त्यसैमा म्यासेज गर्न पनि सक्नुहुनेछ आज ज जसले कार्यक्रम सुनिदिनु भयो सबैलाई धन्यवाद दिन चाहन्छु र कमेन्ट गर्ने साथीहरूलाई पनि धन्यवाद दिन चाहन्छु अर्को कार्यक्रममा फेरि तपाईँ हाम्रो भेट हुनेछ तबसम्मका लागि म तपाईँकै मनभित्रको साथी चन्द्र पनि कार्यक्रमबाट बिदा हुन चाहन्छु हवस् त नमस्ते शुभरात्री